बज्यो तपाईँले देश तथा विदेशका खबरहरू सुनिसक्नु भएको छ तपाईँको रेडियो तपाईँको आवाज रेडियो भिजन एकानब्बे दशमलव छ मेघार्समा हरेक हप्ता चाहिँ आज पनि तपाईँको आफ्नै कार्यक्रम प्रिय कार्यक्रम मुक्तकमाला लिएर हामी उपस्थित भइसक्यौँ आज पनि प्रविधि संयोजनमा रमेशजी हुनुहुन्छ सँगै कविताजी पनि हुनुहुन्छ अनि म छु नियमित कार्यक्रम प्रस्तोता मदन भण्डारी तपाईँ सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा हार्दिक स्वागत हार्दिक नमस्कार तपाईँले नि श्रोता एकानब्बे दशमलव छ मेघार्समा हामीलाई पूर्वी नेपालमा सिमानासँगै जोडिएका भारतका विभिन्न भूभागमा त्यस्तै W W W dot radiovision dot com dot NP log on गरेर संसारका जुनसुकै कुनामा रहेर पनि एकैसाथ सुन्न सक्नुहुन्छ सँगै सुत्या साथी बिहान उठाउँदा उठ्दैन आमा सँगै सुत्या साथी बिहान उठाउँदा उठ्दैन आमा खै कस्तो निन्द्रामा पर्यो चलाउँदा चल्दैन आमा कति रोएँ कति चिच्याएँ झकझक्याएँ समातेर निन्द्राबाट उठ्ने छाँटकाँट अह गर्दै गर्दैन आमा निन्द्राबाट उठ्ने छाँटकाँट अह गर्दै गर्दैन आमा परदेशको जीवन भोगाईलाई मार्मिक शब्दहरूमा यसरी प्रस्तुत गर्नुभयो नरेन्द्र दाईजीले हिलामुआको घर हो हाल मलेसियामा हुनुहुन्छ नरेन्द्र दाईजी यस्तै मार्मिक रसिला कसिला चुस्किला मुक्त हामी समक्ष आउँदै गर्नुहुन्छ सामाजिक सञ्जाल फेसबुकको बाटो हुँदै नरेन्द्र दाईजीका यिनै मन छुने खरबहरूसँगै आजको कार्यक्रम मुक्तक मालामा मुक्तकको सिलसिला श्रोता सुरु गर्न चाहन्छु आजको यो वसाइमा पनि मसँग तपाईँहरूले नै Muktakmala at the rate Gmail dot com तथा मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडीमा पठाउनुभएका धेरैभन्दा धेरै मुक्त खराबहरू साथैमा छन् सवाल जवाफ मुक्तक पनि छ मसँग आज त दुईवटा सवाल जवाफ मुक्त खराबहरू मसँग रहेको छ कार्यक्रम सुन्दै गर्नुहोस् ल मुक्तक पनि बोल्नेछु म सवाल जवाफ पनि बोल्नेछौँ हामी कति भत्ता पचाउँछ से सरकार दिनहुँ कुरा टारेर कति भत्ता पचाउँछ से सरकार दिनहुँ कुरा टारेर महँगी र कालो बजारीले सबै गरिब जनता मारेर हामी करोडौँ नेपालीहरूको सपना उल्टाइ के नै विकास गर्छौ अब देशलाई टुक्रा टुक्रा पारेर के नै विकास गर्छौ अब देशलाई टुक्रा टुक्रा पारेर कार्यक्रममा श्रोता मैले अर्को मुक्तक बोले दीपक भण्डारी मायालुजीको टिकापुर कैलाली उहाँको घर हो दीपक भण्डारी मायालुजी पनि निकै मिठा मुक्तक लेख्नुहुन्छ कार्यक्रम मुक्तक मालामा यसरी नै आउनुहुन्छ अर्को मुक्तक म कार्यक्रममा जोड्दैछु मसँग मुक्तक छ लक्ष्मण पोखरेलजीको जिन्दगी यो चलिरहेछ चल्न देऊ मलाई जिन्दगी यो चलिरहेछ चल्न देऊ मलाई भित्र भित्रै चलिरहेछ जल्न देऊ मलाई बेहोसीमा कहीँ कतै देख्यौ भने तिमीले भुलेर नि नसमाऊ ढल्न देऊ मलाई भुलेर नि नसमाऊ ढल्न देऊ मलाई लक्ष्मण पोखरेलजी नवल परासी फसौनी छ उहाँको घर हो हाल उहाँ युएमा हुनुहुन्छ अर्को मुक्तक श्रोता म लिँदैछु मसँग मुक्तक छ देवीका अधिकारीजीको तिम्रा सारा दुःखहरू लिएर जिएँ तिम्रा सारा दुःखहरू लिएर जिएँ आफ्ना खुसीहरू तिमीलाई दिएर जिएँ बाँकी थियो यही एउटा टुक्रेको मुटु यसमा पनि मलम लगाई सिएर जिएँ यसमा पनि मलम लगाई सिएर जिए देवीका अधिकारीजी सिजुवा सात सौठा मोरङबाट आउनुभयो कार्यक्रममा हामीहरू समक्ष अर्को मुक्तक श्रोता म कार्यक्रममा जोड्दैछु मसँग मुक्तक रहेको छ गोविन्द केसीजीको पिरतीको सुगन्ध छर्नलाई ओर ओर सर पिरतीको सुगन्ध छर्नलाई ओर ओर सर रिस घमण्ड हर्नलाई मायाको सास पर छेडी घाम छाया दुई दिनको छ जिन्दगी स्वार्थ र लालचपनलाई पर पर गर स्वार्थ र लालचपनलाई पर पर गर गोविन्द केसीजीको यो मुक्तक स्याङ्जा उहाँको घर हो श्रोता कार्यक्रममा अब भने हामी पहिलो गीत होला मसँग मुक्तक डिपिटी शर्माजीको रहेको छ बयरपन्नौ मोरङ उहाँको घर हो डिपिटी शर्माजीका मुक्त खराबहरूसँगै कार्यक्रममा पहिलो साङ्गीतिक कोसेली तपाईँलाई युगौँ युग तिमीसँगै बाँचिरहँ लाग्छ युगौँ युग तिमीसँगै बाँचिरहँ लाग्छ कोमल तिम्रा हात समय नाचिरहँ लाग्छ जहाँ जाउँ जता जाउँ मेरी मन कि रानी अपार माया तिम्रै लागि साँची रहँ लाग्छ अपार माया तिम्रै लागि साँची रहँ लाग्छ तपाईँहरू बन्नौ मोरङका मुक्तकार डिपिटी शर्माजीका मुक्तकारहरूसँगै यो मिठो गीत श्रोता मैले कार्यक्रममा तपाईँहरू समक्ष राखेँ रेडियोभिजन एकानब्बे दशमलव छ मेगा आर्समा तपाईँ कार्यक्रम मुक्तकमाला सुनिरहनु भएको छ आजको बसाइमा म तपाईँकै मुक्त खरबहरू आलो पालो लिइरहेको छु सबै थोक गुमाएर बसेकी त्यागी मान्छे हुँ म सबै थोक गुमाएर बसेकी प्याकी मान्छे हुँ म र तुर सहेकी बैरागी मान्छे हुँ म तिम्रो खुसी देख्न नसकेर मर्न नसकेर बाँच्नुको पीडामा छटपटिएकी अतभागी मान्छे हुँ म बाँच्नुको पीडामा छटपटिएकी अतभागी मान्छे हुँ म अर्को मुक्तक बोले मैले कार्यक्रममा मिठो मुक्तक बोले बिना पाठकजीको मुक्तक बोले वालिङ सेङ्जा उहाँको घर हो बिना पाठकजी कार्यक्रम मुक्तक मालामा मिठो माया भाँड्नुहुन्छ मिठो मुक्तक लेख्नुहुन्छ आउनुहुन्छ यसरी नै कार्यक्रममा म अर्को मुक्तक लिँदैछु श्रोता मसँग मुक्तक रहेको छ बिन्दा खतिवडा लुरीजीको मदन दाजु मुक्तकको भावमा बहकिएर आउनुभयो मदन दाजु मुक्तकको भावमा बहकिएर आउनुभयो यो रातमा आफ्नो निन्द्रालाई बिदाई दिएर आउनुभयो साहित्यको विकास विस्तार गर्न रेडियोभिजनमा सुमधुर स्वरमा मुक्तक माला लिएर आउनुभयो सुमधुर स्वरमा मुक्तक माला लिएर आउनुभयो ओहो मदन दाजुले के के गर्नुभयो गर्नुभयो तपाईँले लेख्नुभएका चार हरब पनि यसरी भाषण गर्नुभयो धेरै धेरै धन्यवाद बिन्दा खतिवटा लुरीजी दादिङ उहाँको घर हो हाल काठमाडौँमा हुनुहुन्छ तपाईँहरूले दिनुभएको यो मिठो मायाले त कार्यक्रम आज यहाँसम्म आएको छ यसरी नै आगामी दिनहरूमा पनि यस्तै मिठो माया बाँडिरहनुहोस् ल अर्को मुक्तक म कार्यक्रममा लिँदैछु श्रोता मसँग मुक्त रहेको छ लक्ष्मण कुँवरजीको नाना थरीका कल्पना बोकेर प्रवासबाट नाना थरीका कल्पना बोकेर प्रवासबाट भए फरीका सम्सना बोकेर प्रवासबाट कहिले पुग्छ त्यो हावा मेरो घरसम्म खै जो उडेको छ वेदना बोकेर प्रवासबाट जो उडेको छ वेदना बोकेर प्रवासबाट लक्ष्मण कुँवरजी इस्मा रजस्थल छ गुल्मी उहाँको घर हो हाल उहाँ मरुभूमिको देशमा भनेर मुक्तक पठाउनुभयो पक्कै परदेशमै हुनुहुन्छ अर्को मुक्तक म लिँदैछु मसँग मुक्तक छ आशुतोष केशवजीको नरौ है आमा तिम्रो छोरा धनकमाई फर्कनेछु नरौ है आमा तिम्रो छोरा धनकमाई फर्कनेछु हातभरि पैसा नै पैसाको बिटो समय फर्कनेछु तिम्रो अनुहारमा खुसी नै खुसीको वर्षा गरेसँगै विदेशबाट साँच्चै नै रमाइ रमाइ फर्कनेछु विदेशबाट साँच्चै नै रमाइ रमाइ फर्कनेछु आशुतोष के सब्जीको यो मुक्तक परदेशबाट धेरै कुरा धेरै खुसीहरू बोकेर आफू घर देशमा आउने विचारलाई मुक्तकमा उतार्दै हुनुहुन्थ्यो चौतारा सिन्धुपाल्चोक उहाँको घर हो हाल उहाँ पाटन ललितपुरमा हुनुहुन्छ अर्को मुक्तक लिन्छु म मसँग मुक्तक छ राई बाबुरामजीको आउ साथी प्रवासबाट बन्जर बाँझो खन्नुपर्छ आऊ साथी प्रवासबाट बन्जर बाँझो खन्नुपर्छ माउरी जस्तै मेहनती अब हामी बन्नुपर्छ सिन्चन गरी पाखोबारी पारी गैरी खेत्नी आफ्नै पाखुरीको भरमा हुँ भन्नुपर्छ आफ्नै पाखुरीको भरमा हुँ भन्नुपर्छ राई बाबुरामजीले परदेशमा रहनुहुने साथीहरूलाई स्वदेशमै आउँ स्वदेशमै केही गरौँ भन्दै मुक्तकमा आह्वान गर्दै हुनुहुन्थ्यो गङ्गाबुघाट काठमाडौँ उहाँको घर हो अर्को मुक्तक छ श्रोता मसँग राज कटुवालजीको मूल्य पानीको होइन प्यासको हुन्छ मूल्य पानीको होइन प्यासको हुन्छ मूल्य मृत्युको होइन सासको हुन्छ प्रेम त धेरैले गर्छन् तर यहाँ मूल्य प्रेमको होइन विश्वासको हुन्छ मूल्य प्रेमको होइन विश्वासको हुन्छ राज कटवालजी पहिलो पटक उदयपुर गाईघाट हाल मलेसियाबाट हामी समक्ष आउनुभयो अर्को मुक्तक श्रोता म लिँदैछु मसँग मुक्तक रहेको छ गोविन्द दाहाल अविवाहितजीको मेरो लागि उता सधैँ मर्छु भन्छे मेरा लागि उता सधैँ मर्छु भन्छे सधैँभरि मेरो भर पर्छु भन्छे भर नपर मेरो ठेगान छैन भन्दा पनि यो जुनीमा तिमीसँगै बिहे गर्छु भन्छे यो जुनीमा तिमीसँगै बिहे गर्छु भन्छे गोविन्द दाहाल अविवाहितजीको यो मुक्त खेटौँडा साथ नागस्वती मकवानपुर उहाँको घर हो हाल उहाँ कुलेखानी छ देउरालीमा हुनुहुन्छ गोविन्द दाहाल अविवाहित सी सम्भवत मैले यो मुक्तक बोले जस्तो पनि लाग्छ होइन जस्तो पनि लाग्छ बोलेको थिएँ भने पनि फेरि बोले बोलेको थिइनँ कार्यक्रममा यसअघि भने ढिला गरे क्षमा चाहन्छु ल अब पनि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग मुक्तक अहिले उमेश भट्टराईजीको रहेको छ खोटाङ ज्यामिरे छ नेपाली उहाँको घर हो हाल उहाँ मलेसियामा हुनुहुन्छ उमेश भट्टराईजीका मुक्त खराबहरूसँगै कार्यक्रममा अर्को एउटा साङ्गीतिक कोसेली तपाईँलाई तिमी कहिले वारी त कहिले पारी हुँदा तिमी कहिले वारी त कहिले पारी हुँदा फुल सम्झी लाखु माया काँडाघारी हुँदा यो मन कहाँ मान्छ र सानी अहिले पनि आफ्नै अगाडि तिमी पराईको प्यारी हुँदा आफ्नै अगाडि तिमी पराईको प्यारी हुँदा सिन्दूर भर्नु एउटा कुरा सिन्दूर भर्नु एउटा कुरा जीवन काट्नु अर्को कुरा मलाई दिन्छु सहारा बनेर हात दिन्छु हजुर हजुर पक्कै पनि तपाईँ कार्यक्रम मुक्तक माला सुनिरहनु भएको छ रेडियो भिजनमा कार्यक्रम मुक्तक माला श्रोता तपाईँ नियमित सुन्नुहुन्छ सुन्ने चाह मन हुँदा हुँदाहुँदै पनि छुटाउनु छुटाउनुभयो भने मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडी फेसबुकमै मदन भण्डारी सर्च गरी मेरो प्रोफाइल रामशरण श्रेष्ठजीको blog Chisapani Nepal dot blogspot dot com Prakash हरियालजीको blog Chukuprakash dot blogspot dot com visit गरी प्राप्त लिङ्क क्लिक गरी कार्यक्रम आफूले चाहेको बेला भ्याएको बेला डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ युट्युबमा गएर पनि तपाईँले माला भनेर सर्च गर्नुभयो भने पाउन सक्नुहुन्छ अब भने श्रोता कार्यक्रममा बेला भएको छ सवाल जवाफ मुक्तकको योपालिको सवाल जवाफ मुक्तक हामीलाई रामु छेत्रीजी र रेशमा मगर्जीले लेखेर पठाउनु भएको छ रामु छेत्रीजीको घर सन्धिखरका कतिन अर्घखाँची हो रेशमा मगर्जीको घर सिन्धुली हो सवाल जवाफ मुक्तकमा मलाई सधैँ चाहिँ साथ दिन टिका पोखरेलजी पनि आइसक्नु भएको छ आज भने नि दुईवटा सवाल जवाफ मुक्तक मसँग रहेको छ रामु छेत्रीजीका मुक्त करपहरूमा तपाईँले मेरो स्वर सुन्न सक्नुहुन्छ त्यस्तै रेशमा मगरजीका मुक्त करपहरूमा तपाईँले टिका पोखरेलजीको स्वर सुन्न सक्नुहुन्छ सुरु गरौँ सवाल जवाफ रामु छेत्रीजीबाट दिल तोडेर जानुको के अर्थ भनिदेऊ न प्रिया दिल तोडेर जानुको के अर्थ भनिदेऊ न प्रिया बाटो मोडेर जानुको के अर्थ भनिदेऊ न प्रिया खोला तराउँछु भन्दै हात आफै समाएर बिचमै छोडेर जानुको के अर्थ भनिदेऊ न प्रिया बिचमै छोडेर जानुको के अर्थ भनिदेऊ न प्रिया तपाईँको दिल तोड्न रहर थिएन तपाईँको दिल तोड्न रहर थिएन पाइलाहरू अन्तै मुड्ने रहर थिएन समयले यस्तै गराइदियो आज कसम एक्लै छोड्ने रहर थिएन कसम एक्लै छोड्ने रहर थिएन साथ दिन्छु भन्थ्यो आज एक्लै छोडेर गयौ तिमी साथ दिन्छु भन्थ्यौ आज एक्लै छोडेर गयौ तिमी खाएको भाषा कसम तोडेर गयो तिमी भनिदेऊ न ममा त्यस्तो के कमजोरी थियो र गन्तव्यका बाटोहरू मोडेर गयो तिमी गन्तव्यका बाटोहरू मोडेर गयो तिमी लाख होइन करोडमा एक हुनुहुन्थ्यो लाख होइन करोडमा एक हुनुहुन्थ्यो मैले देख्ने सपना अनेक हुनुहुन्थ्यो कमी थियो त केवल यो समाजमा हजुर त मेरो सब थोक हुनुहुन्थ्यो हजुर त मेरो सब थोक हुनुहुन्थ्यो भन्ने गर्थ्यो मात्र मैले हजुर पाएसी छोड्ने छैन एकचोटि माया लाएसी दुनियाँ फेरिएला तर कहिल्यै फेरिने छैन म भन्ने गर्थ्यो मात्र मैले हजुर पाएसी छोड्ने छैन एकचोटि माया लाएसी हजुरले पनि त्यो मन अन्तैतिर साट्नु अब हजुरले पनि त्यो मन अन्तैतिर साट्नु अब हामी बीचको सम्बन्ध सबैलाई ढाट्नु अब के गर्नु त यो भाग्यमा हजुरको नाम रहेनछ अर्को जुनी सँगै हौला अर्कै आँट्नु अब अर्को जुनी सँगै हौला अर्कै आँट्नु अब तिमीलाई कास मैले भुल्न सक्ने भए तिमीलाई कास मैले भुल्न सक्ने भए तिमीले जस्तै खास मैले भुल्न सक्ने भए किन आज यति तडपिनु पर्थ्यो र मुटु चलाई हुन्नथे निराश मैले भुल्न सक्ने भए थिए निराश मैले भुल्न सक्ने भए म पनि आजसम्म तडपेरै बाँचेकी छु म पनि आजसम्म तडपेरै बाँचेकी छु कति कति चोटहरू खपेरै बाँचेकी छु देख्नेहरूले मलाई अर्कैसँग देखे पनि दिलभित्र हजुरको नाम जपेरै बाँचेकी छु दिलभित्र हजुरको नाम जपेरै बाँचेकी छु यता तिमीले मेरो आँखा रसाएर प्रिया यता तिमीले मेरा आँखा रसाएर प्रिया उता नयाँ घरभार बसाएर प्रिया के नै पायो र त्यस्तो अमूल्य चिज भनिदेऊ न मलाई सम्बन्ध तोडी तिमीले शत्रु हँसाएर प्रिया सम्बन्ध तोडी तिमीले शत्रु हँसाएर प्रिया पाउन त मैले धेरै कुरा पाएकी छु पाउन त मैले धेरै कुरा पाएकी छु सिउँदोमा सिन्दुर हातमा चुरा पाएकी छु तर हजुर बिना केही अर्थ छैन यसको हर रात सपना अधुरा पाएकी छु हर रात सपना अधुरा पाएकी छु विश्वास गर्नु यताउता धाउँदिन भन्थ्यौ विश्वास गर्नु यताउता धाउँदिन भन्थ्यौ पैसासँग कहिल्यै माया लाउँदिन भन्थ्यौ ढुक्क भएर सधैँ आफ्नै सम्झिनु मलाई त्यो दिलबाट अर्को दिलमा छाउँदिन भन्थ्यौ त्यो दिलबाट अर्को दिलमा छाउँदिन भन्थ्यौ यता छाडी हजुरसँग आउन सक्छु आज पनि यता छाडी हजुरसँग आउन सक्छु आज पनि यो मनको चोखो माया लाउन सक्छु आज पनि समाजको बन्धनले बाँधिएर बसेकी छु हजुरलाई भेट्न दिनौ धाउन सक्छु आज पनि हजुरलाई भेट्न दिनौ धाउन सक्छु आज पनि भयो अब मलाई कतै धाउनु पर्दैन भयो अब मलाई कतै धाउनु पर्दैन सधैँ भेट्ने चौतारीमा आउनु पर्दैन जहिले पनि बहाना बनाई कति छल गर्छौ तिमी दुई चार दिनलाई छुटो माया लाउनु पर्दैन तिमी दुई चार दिनलाई झुटो माया लाउनु पर्दैन हाँ यो मिठो सवाल जवाब हामीलाई लेखेर पठाउनु भएको थियो रामु छेत्रीजी र रेशमा मगर्जीले रामु छेत्रीजी र रेशमा मगर्जीलाई यो मिठो सवाल जवाबको लागि धेरै धेरै धन्यवाद अर्को सवाल जवाब पनि छ मसँगै टिकाजी पनि हुनुहुन्छ अहिले पनि हामी अर्को एउटा गीत सुन्नेछौँ मसँग दीपक नेपालजीको मुक्तक रहेको छ मारपाक पाँच निमार चोक धादिङ उहाँको घर हो हाल उहाँ कुबेतमा हुनुहुन्छ दीपक नेपालजीका मुक्तकरबरसँगै कार्यक्रममा अर्को एउटा सङ्गीत यति खुसेली तपाईँलाई अरूको हात समाएर मलाई जलन बनायो अरूको हात समाएर मलाई जलन बनायो बुझिन कसरी पत्थर जस्तो मन बनायो हिजोसम्म तिमी बिना बाँच्न सक्दिन भन्नेले एकाएक आजहरू कसैलाई धड्कन बनायो एकाएक आजहरू कसैलाई धड्कन बनायो पापी रहेछ तिम्रा तिम्राते मलाई छुने हातहरू जाली रहेछ तिम्रा मायाका सौगातहरू पाउनु बसे मैले योगे आफैलाई नै थाहा छैन सायद कसैको माया भुल्न को नै छैन किन मैले आफैलाई नै थाहा छैन सायद कसैको माया भुल्न सकेको नै छैन फेरि कस्तो प्रश्न गुनासो किन मनै तिम्रा मलाई छु पर्नेछु पहिले मनै बरु मनै बरु पापी छ तिम्रा मलाई छुने हातहरू मारपाक पाँच निमार्चोक धादिङका मुक्तकार जो अहिले कुवेतमा हुनुहुन्छ वैदेशिक रोजगारको सिलसिलामा दीपक नेपालजीका मुक्त खराबहरूसँगै मैले तपाईँहरू समक्ष यो मिठो गीत राखेँ मुक्तकमालाई तपाईँ सुनिरहनु भएको छ रेडियो भिजन एकानब्बे दशमलव छ मेगा आर्चमा अब भने श्रोता कार्यक्रममा हामी अर्को एउटा सवाल जवाफ मुक्तक सुन्नेछौँ मैले कार्यक्रमको सुरुवातमै तपाईँलाई भनेको थिएँ नि आज हामी समक्ष दुईवटा सवाल जवाफ मुक्तक रहेको छ भनेर अबको पालामा हामीलाई सवाल जवाफ लेखेर पठाउनु भएको छ सुरज पराजुलीजीले पोखराबाट आमा र छोराबीचको सवाल जवाफ यो रहेको छ छोराको भूमिकामा तपाईँले मेरो स्वर सुन्न सक्नुहुन्छ त्यस्तै आमाको भूमिकामा तपाईँले टिका पोखरेलजीको स्वर सुन्न सक्नुहुन्छ सुरु गरौँ सवाल जवाफ छोराबाट ओठमा हाँसो जमाउन मुगलान पस्छु आमा ओठमा हाँसो जमाउन मुगलान पस्छु आमा साउको ब्याज थमाउन मुगलान पस्छु आमा मुखियाको कामले गुजारा चल्न छाडिसक्यो दुई चार पैसा कमाउन मुगलान पस्छु आमा दुई चार पैसा कमाउन मुगलान पस्छु आमा बिहान सबेरै उठ्छु परदेश नजा बाबु बिहान सबेरै उठ्छु परदेश नजा बाबु सँगै काममा जुड्छु परदेश नजा बाबु खेतबारी छ मलजल गरौं यसै फल्छ सुन त जोत म डल्ला कुर्छु परदेश नजा बाबु त जोत म डल्ला कुर्छु परदेश नजा बाबु पुस्तौँदेखि अन्धकार कहिलेसम्म आमा पुस्तौँदेखि अन्धकार कहिलेसम्म आमा उही पुरानो व्यवहार कहिलेसम्म आमा उसकै चाकडी गर्दैमा बाको उमेर ढल्कियो मुखियाको अत्याचार कहिलेसम्म आमा मुखियाको अत्याचार कहिलेसम्म आमा चौबिसै घण्टा सातै दिन काम हुन्छ अरे चौबिसै घण्टा सातै दिन काम हुन्छ अरे कामले थाकेको ज्यान बेआराम हुन्छ अरे सडकबाट तातो बाफ उठ्छ भन्छन् खाडीमा आगोको ज्वाला जस्तै पोल्ने घाम हुन्छ अरे आगोको ज्वाला जस्तै पोल्ने घाम हुन्छ अरे दुई छाक टार्नै मुस्किल हालको कमाइले दुई छाक टार्नै मुस्किल हालको कमाइले छ महिना कट्दैन एक सालको कमाइले तिमीलाई ओखती भाइ बहिनीलाई पढाई अह अब चल्दैन आमा नेपालको कमाइले अह अब चल्दैन आमा नेपालको कमाइले दायाँ बायाँ घैलाभरि पानी राखेर दायाँ बायाँ घैलाभरि पानी राखेर निधारमा एक चिम्टी खरानी राखेर साउको ऋण तिर्छु भन्दै घरबाट हिँड्यो बन्दकीमा आफ्नै जिन्दगी राखेर बन्दकीमा आफ्नै जिन्दगी राखेर परदेश जानै पर्ने बाध्यतालाई यसरी दोहोरी मुक्तकमा समेटेर पोखराबाट सुरज पराजुलीजीले हामीलाई पठाउनु भएको थियो आमा अनि छोरा काल्पनिक पात्र राखेर उहाँले सवाल जवाफ लेख्नुभयो सवाल जवाफ मुक्तकमा मलाई साथ दिनुभयो टिकाजी तपाईँलाई धेरै धेरै धन्यवाद है त्यस्तै सवाल जवाफ लेखेर पठाउनु भयो मार्मिक सवाल जवाफ लेखेर पठाउनु भयो सुरज पराजुलीजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद पनि श्रोता कार्यक्रममा हामी अर्को एउटा गीत सुन्नुहोला विमल गिरी पनि दुई झापाका मुक्तकार हाल वर्सेल्स बेल्सियममा हुनुहुन्छ उहाँकै मुक्त खरबहरू उहाँसँग रहेको छ मुक्तकार विमल गिरीजीका मुक्त खरबहरूसँगै कार्यक्रममा अर्को एउटा साङ्गीतिकको शैली तपाईँलाई मिठो न्यानो हेरा हेर्मी प्रभात गयो मिठो न्यानो हेरा हेर्मी प्रभात गयो मनैले स्नेहित स्पर्श गरेरै रात गयो पग्लिन विवश म थोरै पिएको थिएँ निर्मोहीलाई हेर्दा हेर्दै त्यसै मात गयो निर्मोहीलाई हेर्दा हेर्दै त्यसै मात गयो मुक्तकार विमल गिरिजीका मुक्त करबहरूसँगै यो मिठो गीत श्रोता तपाईँले कार्यक्रम मुक्तक मालामा सुन्नुभयो आजको कार्यक्रम मुक्तक मालामा तपाईँहरू समक्ष हामीले मुक्त खरबहरू राख्यौँ सवाल जवाफ मुक्त खरबहरू राख्यौँ तपाईँको मुक्त कार्यक्रममा मैले हटाउन सकिनँ भने अर्को साताको भसाइमा राख्छु नि ल तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो कार्यक्रम सुनिसकेपछि तपाईँलाई पनि मुक्त करपहरू पठाउन मनभयो अनि प्रतिक्रिया पनि दिन मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ हाम्रो ठेगाना रहेको छ कार्यक्रम मुक्तक माला रेडियो बिजन एकानब्बे दशमलव छ मेगा हर्च पत्र रोड बिर्थामोड छापा त्यस्तै हाम्रो mail ID Muktakmala at the rate Gmail dot com तपाईँले सामाजिक सञ्जाल फेसबुकमा गएर मुक्तकमाला भनेर सर्च गर्नुभयो भने मुक्तकमालाको फेसबुक पेज फेसबुक आइडी भेटाउन सक्नुहुन्छ त्यहाँ गएर तपाईँले मुक्त खराबहरू प्रतिक्रियाहरू खुलेर राख्न सक्नुहुन्छ यस समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद प्रविधि संयोजनका निमित्त रमेशजी र कविताजीलाई पनि विशेष धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रदीप बस्नेतलाई पनि सुटुक्का सम्झँदै मदन भण्डारी आजलाई भने कार्यक्रमबाट बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँ केही भागमा फरुन् शिवरात्रि जय मुक्ता गाउँ घरको यादले सतायो घरको यादले परदेशमा मनै रुवायो नै रु Gracias.